तपाईँको रेडियो तपाईँको आवाज रेडियोभिजन एकानब्बे दशमलव छ मेगा आर्चमा हरेक साता चाहिँ यो साता पनि तपाईँको आफ्नै कार्यक्रम प्रिय कार्यक्रम मुक्तक माला लिएर हामी उपस्थित भइसक्यौँ छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्ने हाम्रो प्रयास आज पनि प्रविधि सम्मिशनमा रमेशी हुनुहुन्छ सङ्गीत कविताजी पनि हुनुहुन्छ अनि म छु नियमित कार्यक्रम प्रस्तुता मदन भण्डारी तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार तपाईँले नि श्रोता हामीलाई एकानब्बे दशमलव छ मेघार्समा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot radio vision dot com dot NP log on गरेर संसारका जुनसुकै खुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ समयसँगै जीवनशैली ढाल्न नसकेमा समयसँगै जीवनशैली ढाल्न नसकेमा प्रगति पथमा पाइला चाल्न नसकेमा तिम्रा ती पाखुरा त पाखुरा नै होइनन् नङ्ग्रा खियाई आफ्नो पेट पाल्न नसकेमा नङ्ग्रा खियाई आफ्नो पेट पाल्न नसकेमा तिम्रा ती पाखुरा त पाखुरा नै होइनन् नङ्ग्रा खियाई आफ्नो पेट पाल्न नसकेमा ओहो यो बडो गजबको मुक्तक सरोज सर्वहाराजीको सौ फर्सा टिकर तिन रूपन्दे उहाँको घर हो हाल दक्षिण कोरियामा हुनुहुन्छ उहाँ सरोज सर्वहाराजी निकै मिठो मुक्तक लेख्नुहुँदो रहेछ उहाँकै श्रोता अर्को एउटा मुक्तक मसँग रहेको छ एक्लै हुँदा पनि घर धानेर बस्ने भए एक्लै हुँदा पनि घर धानेर बस्ने भए झुपडीलाई दरबार ठानेर बस्ने भए भोलि नै सिन्दुर हाली भित्र्याउँछु सानो आमा भगवान् मानेर बस्ने भए आमा भगवान मानेर बस्ने भए मैले भने नि है मिठा मुक्तक लेख्नु हुँदो रहेछ भनेर अर्को मिठो मुक्तक उहाँकै मैले तपाईँहरू समक्ष राखेँ सरोज सर्वहाराजीको आजको मुक्तक मालाको यो बसाई श्रोता एउटा विशेष कार्यक्रम रहनेछ आजको बसाईमा म श्रोता वैदेशिक रोजगारको सिलसिलामा दक्षिण कोरियामा पुग्नुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूका मुक्त खरबहरू आलो पालो राख्नेछु यो मौका मलाई सन्तोष अम्गाईजीले जुराउनु भएको छ उहाँले एउटा मुक्तकको ठुलो थैलो नै मलाई थमाउनु भएको छ जो दक्षिण कोरियामा अहिले रहेर आफ्ना पाखुराहरूलाई आफ्नो श्रमलाई खर्चिरहनु भएको छ उहाँहरूकै मुक्तक हासम हो सन्तोष अम्गाईजीले हामीलाई मुक्तक पठाउनु हुँदा हरेक मुक्तकारहरूका दुई दुईवटा मुक्तक पठाउनु भएको छ कार्यक्रम मुक्तक मेला सञ्चालन भएको नि श्रोता आज एक सय पचपन्नौ हप्ता बितेको छ अर्को साता त कार्यक्रम मुक्तक माला सञ्चालन भएको पनि तीन वर्ष पुग्छ अर्को साताको बसाइमा म श्रोता मुक्तक मालाले नै जन्माएका एकजना दमदार मुक्तकारसँगको विशेष कुराकानी लिएर आउनेछु कार्यक्रम मुक्तक मालाले गत दुई वर्ष लगातार वार्षिकोत्सवमा आफ्ना विशेष कार्यक्रमहरू लिएर आएकै छ र यो साल पनि लिएर आउँछ यो पाला भने हामी एक सय उन्साठ्यौँ अङ्क र एक सय साठ्यौँ अङ्क विशेष अङ्क तपाईँहरूको लागि लिएर आउनेछौँ तपाईँहरूले मुक्तक मालालाई बाँड्नुभएको सल्लाह सुझाव प्रतिक्रिया हामी लिनेछौँ शुभकामना तपाईँहरूको लिनेछौँ त्यसै बीचमा हामी विभिन्न वरिष्ठ मुक्तकारहरूका शुभकामना पनि लिनेछौँ मुक्तकहरू उहाँकै आवाजमा पनि सुन्नेछौँ एक सय उन्साठौँ अङ्क र एक सय साठी अङ्क कार्यक्रम मुक्तक मालाको तीन वर्ष पुगेको अवसरमा एउटा विशेष कार्यक्रम म लिएर आउनेछु किन त एक सय छप्पन्नौ अङ्क र सन्ताउन्नौ अङ्क चाहिँ लिएर नआउनु भएको त भनेर पनि तपाईँलाई प्रश्न हुन सक्छ मनमा खुल्दुली हुनसक्छ समय नि त्यस्तै परियो त्यही भएर एक सय उन्साठीौँ अङ्क र एक सय साठीौँ अङ्क कार्यक्रम मुक्तक मालाको विशेष अङ्क रहने तपाईँलाई मैले जानकारी गराउन चाहे आजको बसाई दक्षिण कोरियामा आफ्ना श्रमलाई खर्चिरहनुभएका मुक्तकारहरूका मुक्त आलो पालो बोल्नेछु निकै मिठा मुक्त मुक्तकरहरू छन् निकै दमदार मुक्त मुक्तकरहरू छन् मसँग मुक्तकारहरू गचप गचप हुनुहुन्छ कार्यक्रम सुन्दै गर्नुहोस् ल म मुक्तक आलो पालो जोड्नेछु शत्रुले हान्दैछ गोली सिमानाबाट शत्रुले हान्दैछ गोली सिमानाबाट हामी चुक्दैछौँ आफ्नै निशानाबाट सिक्न बाँकी धेरै छ तिमीले मैले सम्झिँदैछु इतिहासका पानाबाट सम्झाउँदैछु इतिहासका पानाबाट यो कसिलो मुक्तक रुद्र कणेलजीको राप्ती नगरपालिका चितवन उहाँको घर हो हाल उहाँ दक्षिण कोरियाको मासन भन्ने सहरमा हुनुहुन्छ रुद्र कणेलजीकै अर्को मुक्तक पनि मसँग छ श्रोता आयो फेरि याद दिलाउने गरी आयो फेरि याद दिलाउने गरी सपनीमा बारम्बार सताउने गरी चाहेर पनि सकिन्न अतीत भुल्न सोचिरहन्छु यो मन बहकाउने गरी सोचिरहन्छु यो मन बहकाउने गरी रुद्र कणेलजीको दुई मुक्तक मैले तपाईँहरू समक्ष राखिसकेँ अर्को मुक्तक छ मसँग श्रोता अबको क्रममा भरत थापाजीको जिन्दगी जिन्दगी होइन कागजको नोट देखिन्छ जिन्दगी जिन्दगी होइन कागजको नोट देखिन्छ बाँच्ने हरेकमा थोरै खुसी धेरै चोट देखिन्छ ऊ पिउँदैछ पिइरहन्छ आफ्नै धुवा जिन्दगी देख्नेहरू सचिले भन्छन् पिएको चुरोड देखिन्छ देख्नेहरू सचिले भन्छन् पिएको चुरोड देखिन्छ भरत थापाजी पूजा तिन सिन्धुली उहाँको घर हो अहिलेको ठेगाना त मैले भन्नै पर्दैन उहाँ पनि दक्षिण कोरियामा नै हुनुहुन्छ पर थापाजीको नै अर्को मुक्तक मसँग छ जन्मिएपछि मर्नुको एउटा सार दियो जन्मिएपछि मर्नुको एउटा सार दियो बनाउनु पर्छ देश अर्ति बार बार दियो डिग्री गरेर अध्ययन पूरा गर्न लाग्दा सरकारले राहदानी उपहार दियो सरकारले राहदानी उपहार दियो वाह यो हो नि त मुक्तक भरत थापाजीको मुक्तक आज कुरा कम्ती मुक्तकको छुरा बढी चलाउनेछु अर्को मुक्तक छ मसँग गङ्गा सन्की पौडेलजीको कहिले अल्प विराम कहिले पूर्ण विराम जस्तो लाग्ने जिन्दगी कहिले अल्प विराम कहिले पूर्ण विराम जस्तो लाग्ने जिन्दगी कहिले अस्ताएको जुन कहिले झुल्के घाम जस्तो लाग्ने जिन्दगी कति पटक मरे होला कति पटक बाँचे पनि जिउँदो लास भई रहस्यको भुमरीमा रुमलिएको बन्द खाम जस्तो जिन्दगी रहस्यको भुमरीमा रुमलिएको बन्द खाम जस्तो जिन्दगी गङ्गा सन्की पौडेलजी वाह उहाँ पनि बडो गजबको बडो मिठो फुर्तिलो मुक्तक लेख्नुहुन्छ श्रोता कार्यक्रममा अब भने पहिलो गीत सुन्नुहोला मसँग गङ्गा सन्की पौडेलजीको नै मुक्तक रहेको छ गङ्गा सन्की पौडेलजीको मुक्तक मुक्तकसँगै पहिलो साङ्गीतिक कोसेली तपाईँलाई फुलेको छ लाली गुराँस मेरी आमाको शिरमा फुलेको छ लाली गुराँस मेरी आमाको शिरमा झुकेको छैन अझै हिमाल मेरो बाबाको शिरमा प्रश्न गर्छु एउटा यहाँ यो कानो समाजलाई लाउन सिन्दुर किन मिल्दैन बेथुवाको शिरमा लाउन सिन्दुर किन मिल्दैन बेथुवाको शिरमा बिचरीको बिहे पानी नभएको हैन सिउदोमा सिन्दुर छैन बिचरीको बिहे पनि नभएको हैना शिरैको स्युदोमा सिन्दुर छैन बिचरीको बिहे पनि नभएको लाग्छ तपाईँलाई पनि सुनौ सुनौ हुँदै थियो होला मनमा मैले बिचसम्मै रोकेँ है कार्यक्रम मुक्तक माला श्रोता रेडियो बिच अनि नब्बे दशमलव छ मेघार्समा तपाईँ अहिले सुनिरहनु भएको छ आजको बसाइमा म दक्षिण कोरियामा रहनुभएका मुक्तकारहरूका मुक्त गरबहरू आलो पालो लिइरहेको छु मलाई दक्षिण कोरियाबाट नै मुक्तकको कोसेली सन्तोष अम्गाईजीले पठाउनु भएको थियो म मुक्तक नै जोड्छु ल हे भगवान् भन्दै दुई हात जोड्ने बेलामा हे भगवान् भन्दै दुई हात जोड्ने बेलामा सम्झिए फेरि अचानक आकाश ओढ्ने बेलामा कसरी बाँचे कि होली कठै तो बच्ची आज स्तनपान गर्दै थिए आमाले संसार छोड्ने बेलामा स्तनपान गर्दै थिए आमाले संसार छोड्ने बेलामा यो मार्मिक मनै चसक्क पार्ने मुक्त कस्तुप गैरेजीको भनपा छ चितवन उहाँको घर हो कस्तुभ खैरे झिकै अर्को एउटा श्रोता मुक्ताक मसँग रहेको छ यहाँ दरिद्रै होस् आफ्नाको भजन गाइन्छ यहाँ दरिद्रै होस् आफ्नाको भजन गाइन्छ इज्जत लुट्छ भमराले फुललाई आरोप लाइन्छ चुनाव अघि चुनौला सपना देखाउँछन् नेताहरू पनि जसरी मार हान्नु अघि बोकालाई घाँस देखाइन्छ जसरी मार हान्नु अघि बोकालाई घाँस देखाइन्छ बडो कसिलो व्यङ्ग्यात्मक मुक्तक कस्तुप गैरेजीको भने भनपात सचितवन उहाँको घर हो अहिले त दक्षिण कोरियामा नै हुनुहुन्छ अर्को मुक्तक छ श्रोता मसँग जितेन्द्र बानियाजीको आफ्नो शिर ठाडो पार्दा अरूको शिर झुकेको पो छ कि आफ्नो शिर ठाडो पार्दा अरूको शिर झुकेको पो छ कि खुसी बनाउँदा आफ्नो मनलाई अरूको दिल दुखेको पो छ कि स्वार्थबाट निस्किएर एकचोटि हेर निहालेर दुनियाँ आफ्नो हाँसोभित्र कसैको आँसु लुकेको पो छ कि आफ्नो हाँसोभित्र कसैको आँसु लुकेको पो छ कि जितेन्द्र बानियाजीको यो मुक्तक ओखलडुङ्गा झियामिरे एक उहाँको घर हो अर्को मुक्तक जितेन्द्र बानियाजीको नै श्रोता मसँग छ भोका नाङ्गाको आवाज नसुन उल्टै घाँटी सेरेर जाऊ भोका नाङ्गाको आवाज नसुन उल्टै घाँटी सेरेर जाऊ लुटिन्छ नेपाल आमाको अस्तित्व टुलु टुलु हेरेर जाऊ आउन सक्छौ दुई हजार तर अरू त के गर्न सक्छौ र तिमले पनि नेपालमा एउटा सरकार फेरेर जाऊ तिमीले पनि नेपालमा एउटा सरकार फेरेर जाऊ जनताको बोली मुक्तकमा जितेन्द्र बानियाजीले यसरी उतार्नुभयो अर्को मुक्तक श्रोता मसँग रहेको छ छविसित कुलुङसीको नाम थर र घर रेडियोले सुनायो नाम थर र घर रेडियोले सुनायो ऊ हराएको खबर रेडियोले सुनायो मेरो घरको खुकुरी रिसाइरहेको छ किन नेताको स्वर रेडियोले सुनायो किन नेताको स्वर रेडियोले सुनायो सियो चाहिँ चस्सा खोज्ने यो मुक्तक छवि सित कुलुङजीको बालाचार सङ्खुवा सभा उहाँको घर हो अर्को मुक्तक पनि छवि सित कुलुङजीको नै मसँग रहेको छ सग्लो जिन्दगी बोकेर हिँड्दैछन् सग्लो जिन्दगी बोकेर हिँड्दैछन् र पनि खुट्टाहरू दौडेर हिँड्दैछन् मान्छेहरू मिलेर हिँड्न जानेको छैन बरु कमिलाहरू मिलेर हिँड्दैछन् बरु कमिलाहरू मिलेर हिँड्दैछन् कति मिठो उदाहरण छ विशित कुलुङजीको मुक्तकमा अर्को मुक्तक श्रोता मसँग रहेको छ गणेश पौडेलजीको कति खुसीहरू चैटिन आउँछन् कति खुसीहरू चैटिन आउँछन् सयौँ पिरहरू पोखिन आउँछन् सम्हालिएर हिँड्नु छ जिन्दगीभर पाइले पिछे ढुङ्गाहरू ठेसिन आउँछन् पाइले पिछे ढुङ्गाहरू ठेसिन आउँछन् गणेश पौडेलजीको यो मुक्तक मुहाको घर हो कार्यक्रम मुक्तक मालाको नियमित अङ्कमा यसै गरेर उहाँले मिठो माया बाँड्दै गर्नुहुन्छ आज पनि उहाँको मुक्तक मैले उठाउने मौका पाएँ आज पनि कार्यक्रममा उहाँको मुक्तक मैले लिने मौका पाएँ अर्को मुक्तक गणेशजीको नै मसँग छ छरपष्ट छातीभर छरिएका पीरसँग छरपष्ट छातीभर छरिएका पीरसँग लुकामारी खेल्ने जीवनका जन्जिरसँग यो युगले अवश्य बताउनेछ भविष्य खोज्दैछु भाग्य पाखुरी र तकदिरसँग खोज्दैछु भाग्य पाखुरी र तकदिरसँग गणेश पौडेलजी बडो दमदार फुर्तिलो मुक्तकार इलामका मुक्तकार अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ विजय सापकोटाजीको जब तिम्रो सिउँदोमा फराइको सिन्दुर पर्यो जब तिम्रो सिउँदोमा फराइको सिन्दुर पर्यो हाम्रो मायाको कोफिला फक्रन नपाउँदै झर्यो सात त दिन्थे नि म अन्तिम सास रहँदासम्म अन्यलमा छु असै घात तिमीले या समयले गरियो अन्यलमा छु असै घात तिमीले या समयले गरियो विजय सापकोटाजी टौखाल चार पनौती काभ्रे उहाँको घर हो पनि श्रोता कार्यक्रममा अर्को एउटा गीत सुनौँहोला विजय सापकोटाजीको नै मुक्त खैले मसँग रहेको छ तपाईँलाई मैले भन्नै पर्दैन कार्यक्रमको सुरुवातमा नै मैले तपाईँहरूलाई जानकारी गराइसकेँ आज सम्पूर्ण मुक्तक म कोरियामा रहनुभएका दाजुभाइ दिदीबहिनीको लिइरहेको छु अहिलेलाई भने विजय सापकोटाजीको मुक्तक मुक्तकसँगै कार्यक्रममा अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई घरको सानो टाल्नु थियो र त आएँ परदेश घरको सानो टाल्नु थियो र त आएँ परदेश सबको ऋण फाल्नु थियो र त आएँ परदेश रहरै रहरमा त कसले पो छोड्ला र आफ्नो घर बिहान बेलुका चुलो बाल्नु थियो र त आएँ परदेश बिहान बेलुका चुलो बाल्नु थियो र त आएँ परदेश माया लागे I do aquí परदेशी साथीहरूलाई समर्पित यो गीत मिठो गीत विजय सापकोटाजीका मुक्त परिसँगै श्रोता मैले तपाईँहरू समक्ष राखेँ मुक्तक माला रेडियो बिजन एकानब्बे दशमलव छ मेघार्समा तपाईँ सुनिरहनु भएको छ मनभरि कार्यक्रम मुक्तक माला सुन्ने चाह कति हुन्छ तर हरेक आइतबार दस बजेको भिजन न्युज अपडेट पश्चात जुन एघार बजीसम्म आउँछ सुन्न छुटाइहाल्छु कहिले के पर्छ कहिले के पर्छ भन्ने तपाईँको मनमा अहिले पर्छ भने तपाईँले कार्यक्रम हाम्रो मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com Prakash अरियालजीको blog Chuku Prakash dot blogspot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी आफूले कार्यक्रम चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ त्यस्तै युट्युबमा गएर पनि मुक्तक माला भनेर सर्च गर्नुभयो भने तपाईँले मुक्तक मालाको सम्पूर्ण अङ्क भेटाउनुहुन्छ अनि सुन्न सक्नुहुन्छ मजा मजाले आनन्दले आजको बसाइमा म कोरियामा रहनुभएका मुक्तकारहरूका मुक्तकरबहरू लिइरहेको छु मुक्त नै लिन्छु है श्रोता म आफैले आफू हेर्छ र मन दुखाउँछ आफैले आफू हेर्छ र मन दुखाउँछ अरू नदेखुन् भन्छ र चोट लुकाउँछ हो उही हो तिमीले नचाहेको प्रेमी जो पीडा छुपाउँछ र खिस्स मुस्काउँछ जो पीडा छुपाउँछ र खिस्स मुस्काउँछ बडो मिठो बड खुलियो बडो स्वादिलो मुक्तक मैले तपाईँहरू समक्ष राखेँ निकुञ्ज तिवारीजीको यो मुक्तक निकुञ्ज तिवारीजीको नेपालको ठेगाना अह मुक्तकसँगै छ अर्को मुक्तक भने आएको छ है निकुञ्जजी आफैदेखि कहिलेकाहीँ आफै मनरुँदो रहेछ आफैदेखि कहिलेकाहीँ आफै मनरुँदो रहेछ विगत वर्तमान र भविष्य सम्झाउँदो रहेछ धन माग्नु तर मन कहिले नमाग्नु साथी किनकि फिर्ता ल्याउन साह्रै गाह्रो हुँदो रहेछ किनकि फिर्ता ल्याउन साह्रै गाह्रो हुँदो रहेछ निकुञ्ज तिवारीजीको यो मुक्ताक मैले अर्को पनि तपाईँहरू समक्ष राखेँ अब अर्को मुक्तक लिँदैछु खगेन्द्र पराजुलीजीको मन्दिरमा देउता हुँदैन आमा मन्दिरमा देउता हुँदैन आमा पुकारले उसलाई छुँदैन आमा ढुङ्गाको देउता ढुङ्गाकै मन करुणाले कहिले रुँदैन आमा करुणाले कहिले रुँदैन आमा खगेन्द्र फराजुलीजी आमालाई समर्पित गर्दै मुक्तक लेख्दै हुनुहुन्थ्यो धरान सुनसरी उहाँको घर हो अर्को मुक्त खगेन्द्रजीको नै म राख्दैछु रहरका कुरा कति छन् कति रहरका खुरा कति छन् कति म जस्तै बबुरा कति छन् कति मेहनतले सबै पारौँला साकार सपना अधुरा कति छन् कति सपना अधुरा कति छन् कति यस्तै अधुरा अपुरा सपनाहरूलाई पुनरूप दिन तपाईँहरू अहिले परदेशमा हुनुहुन्छ पक्कै तपाईँहरूले सोच्नु भएको तपाईँहरूले देख्नु भएको सपना पूर्ण बनोस् हामी यही चाहन्छौँ खगेन्द्र पराजुलीजीको मुक्तक अहिले मैले तपाईँहरू समक्ष राखेँ श्रोता अर्को मुक्तक सूर्य खत्री घायलजीको मसँग रहेको छ सास फेर्दैमा बाँचेको भन्नु कहिलेकाहीँ भुल हुन्छ सास फेर्दैमा बाँचेको भन्नु कहिलेकाहीँ भुल हुन्छ यहाँ त मुटु चल्दा चल्दै पनि मर्नेको हुल हुन्छ भरोसा र विश्वास त कसको पो गर्नु र खै यहाँ मन्दिरमा जाँदा ईश्वरकै हातमा धारिलो त्रिशुल हुन्छ मन्दिरमा जाँदा ईश्वरकै हातमा धारिलो त्रिशुल हुन्छ सूर्य खत्री घायलजीको यो चुस्किलो मुक्तक उहाँको पनि नेपालको ठेगाना अह आउँदै छ हामी समक्ष अर्को मुक्तक भने सूर्य खत्री घायलजीको मसँग प्राप्त भएको छ है उहाँकै मुक्तक लिँदैछु म अर्काको इच्छामा चल्नुपर्ने जिन्दगी झुरको भयो अर्काको इच्छामा चल्नुपर्ने जिन्दगी झुरको भयो नुनसँग साटिनुपर्ने जिन्दगी मजबुरको भयो सोचे जस्तो नहुँदो रहेछ खोइ यहाँ कर्मको भोगाई तार नै नमिलेको कि तार्से जिन्दगी बेसुरको भयो तार नै नमिलेको गीतार चाहिँ जिन्दगी बेसुरको भयो सूर्य खत्री घायलजीको मुक्ताक मैले तपाईँहरू समक्ष राखेँ अर्को मुक्तक म लिँदैछु विष्णु वाग्लेजीको तहस नहसमा पसेको छ जिन्दगी तहस नहसमा पसेको छ जिन्दगी ठुलै बहसमा फँसेको छ जिन्दगी आशा यस्तै छ भोलि खै के होला बडो सकसमा बसेको छ जिन्दगी बडो सकसमा बसेको छ जिन्दगी विष्णु वाग्लेजी किचनाच चार सेङ्जा उहाँको घर हो विष्णु वाग्लेजीको अर्को मुक्तक म लिँदैछु देश रोएको बेला हाँसेर नबस्नु देश रोएको बेला हाँसेर नबस्नु आफ्नो स्वार्थमा मात्रै बाँचेर नबस्नु जुटौँ मिलेर केही गर्नु छ यो देशमा जन्मभूमिको ऋण साँचेर नबस्नु जन्मभूमिको ऋण साँचेर नबस्नु बडो राष्ट्र प्रेमले भरिएको मुक्ताक विष्णु वाग्लेजीको मुक्ताक अर्को मुक्ताक छ श्रोता अज्ञात पालपालीजीको मसँग म कति रोएँ रोएँ यो सिरानीलाई थाहा छ म कति रोएँ रोएँ यो सिरानीलाई थाहा छ रात कसरी बिताएँ यो बिहानीलाई थाहा छ भित्र भित्र सल्किएर जलाएँ मैले हृदय नै कति गाह्रो हुन्छ जल्न थियो खरानीलाई थाहा छ कति गाह्रो हुन्छ जल्न थियो खरानीलाई थाहा छ अज्ञात पालपालीजीको मुक्तक पाल्पा उहाँको घर हो हाल त उहाँ दक्षिण कोरियामा नै हुनुहुन्छ आजको बसाइमा मसँग बडा मिठो मिठो मुक्तक छन् म तपाईँहरू समक्ष आलो पालो राखिरहेको छु तपाईँहरूले पनि मुक्तकको मजा लिइरहनु भएको छ अब भने श्रोता अर्को एउटा गीत सुनौ अज्ञात पालपालीजीको नै मुक्तक मसँग रहेको छ अज्ञात पालपालीजीको मुक्तक सँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई किन घरिघरि याद पठाउँछौ मध्यरातमा किन खरी खरी याद पठाउँछौ मध्यरातमा पल पल यसरी किन सताउँछौ मध्यरातमा जसो तसो भुल्न खोज्छु आँखैभरि आउँछौ झन् यस्तै के के गर्छौ गर्छौ झस्काउँछौ मध्यरातमा यस्तै के के गर्छौ गर्छौ झस्काउँछौ मध्यरातमा जाऊ फुलहरू तारा जुन बन्द गर गीतहरू तिम्रो याद आउने सबै चिजहरू तिम्रो याद आउने सबै चिजहरू पार लैजाऊ फुलहरू देऊ तारा जुन यादगर गीत हरू तिम्रो याद आउने सबै चिजहरू तिम्रो याद आउने सबै चिजहरू तपाईँहरूले तपाईँको रेडियो तपाईँको आवाज रेडियो एकानब्बे दशमलव छ कार्यक्रम माला ल्याउनु भएको छ मदन भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् ल सहरको भिडमा म एक्लो सहरको भिडमा म एक्लो रानी बनको एकान्त मन चुप हुँदैन पहाडमा पनि शान्ति छैन तिम्रो याद नआउने कुनै ठाउँ छैन पर लैजाऊ फुलहरू छोपिदेऊ तारा चु गर गीतहरू तिम्रो याद आउने सबै चिजहरू तिम्रो याद आउने सबै चिजहरू अख्यात पालपालीजीका मुक्त खरबहरूसँगै यो मिठो गीत मैले तपाईँहरू समक्ष राखेँ धेरै गर्मी छ यो गीतले तपाईँहरूलाई पक्कै शीतलता दियो होला कार्यक्रम मुक्तक मेलामा हुनुहुन्छ तपाईँ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आजको बसाइमा म तपाईँहरूकै मुक्तक लिइरहेको छु आजको बसाइमा दक्षिण कोरियामा रहनुभएका वैदेशिक रोजगारको सिलसिलामा रहनुभएका मुक्तकारहरूका मुक्त खराबहरू म लिइरहेको छु सन्तोष अम्गाईजीले यी मुक्त खराबहरू मलाई कार्यक्रममा उपलब्ध गराउनु भएको हो हजारौं ती बाँदर जवान नभए हजारौं ती बाँदर जवान नभए हावासी मान्छेको उडान नभए रामायणमा सीताको हरणपछि राम के गर्थे होलान् हनुमान नभए राम के गर्थे होलान् हनुमान नभए के गर्थे होलान् है राम यो बडो स्वादिलो बडो गजबको मुक्तक समीर कार्कीजीको झापा रोबारी उहाँको घर हो समीर कार्कीजी बडो दामी मुक्तक लेख्नुहुन्छ समीरजीको पनि दुईवटा मुक्तक मलाई प्राप्त भएको थियो समीरजी क्षमा चाहन्छु अर्को मुक्तक भने मैले तपाईँको यसअघि पनि राखिसकेको थिएँ कार्यक्रममा त्यही भएर आज राखिन ल अर्को मुक्तक मसँग छ श्रोता सञ्जय घिम्रे सञ्जालजीको आँट्थेन कोही हेर्नसम्म नजर जुदाएर हाँड्थेन कोही हेर्नसम्म नजर जुधाएर विश्वसित्ता पुर्खाहरूको खुकुरी उधाएर अहिले भने होडबाजी कटपुतलीहरू बीचमा राख्ने केवल सिंह दरबारमा थोप्रा कुदाएर राख्ने केवल सिंह दरबारमा थोप्रा कुदाएर सञ्जय घिमरे सञ्चालजी बड चिन्तित हुनुहुन्छ मैदान चार अर्घ खाँची उहाँको घर हो हाल उहाँ दक्षिण कोरियाको थेगु भन्ने सहरमा हुनुहुन्छ सञ्जयजी तपाईँको पनि मसँग दुईवटा मुक्तक प्राप्त भएको थियो अर्को मुक्तक मैले सघिने कार्यक्रममा बोलेको थिएँ त्यही भएर तपाईँको पनि एउटा मात्रै लिएँ ल अर्को मुक्तक छ श्रोता मसँग धरती कल्पनाजीको कस्तो अनौठो नाप नभएको जिन्दगी कस्तो अनौठो नाप नभएको जिन्दगी गुणस्तरको छाप नभएको जिन्दगी पोल्दै पेटियो भाग्य आरनमा हाल्दै बनियो धारिलो दाप नभएको जिन्दगी बनियो धारिलो दाप नभएको जिन्दगी मुक्तक पनि धारिलो धारिलो नै लेख्नु हुँदो रहेछ धरती कल्पनाजी नेपालको ठेगाना उहाँको पनि हामी समक्ष आएन अर्को मुक्तक त आएको छ मदिराभन्दा तिम्रो मधोसी नजरको माथ ज्यादा भयो मदिराभन्दा तिम्रो मधोसी नजरको माथ ज्यादा भयो तिमीलाई हेर्ने रहर अझै तिमी भन्छौ रात ज्यादा भयो नजरमा नजर जुदिरहे बन्द थिए यी प्यासी अदरहरू धड्कन भन्छ ए पागल प्रेमीहरू हो बात ज्यादा भयो धड्कन भन्छ ए पागल प्रेमीहरू हो बात ज्यादा भयो धरती कल्पनाजीको अर्को मिठो मुक्तक मसँग श्रोताहरूको मुक्तक छ महेन्द्र केसीजीको सिरानी त्यो नभिजेको यादमा कुनै रात छैन सिरानी त्यो नभिजेको यादमा कुनै रात छैन शराब प्याला पिए पनि तिम्रो जस्तो मात छैन जिन्दगीको घोरेटोमा लरपराउँदा मेरा पाइला थमाई हिँड्ने मायालुती तिम्रा प्यारा हात छैन थमाई हिँड्ने मायालुती तिम्रा प्यारा हात छैन कसै कसैको सम्झनामा एउटा पात्र भनेर महेन्द्र केसीजीले मुक्तक लेख्नुभयो लमजुङ उहाँको घर हो अर्को मुक्तक महेन्द्र केसीजीको नै मसँग छ तिमीलाई छोडी अन्तै नाता जोड्ने मेरो रहर छैन तिमीलाई छोडी अन्तै नाता जोड्ने मेरो रहर छैन नसम्झेको तिमीलाई मैले खाली कुनै प्रहर छैन बाटो मोडी गयौ तिमी मलाई एक्लै पारेर नसोधेको नखोजेको कुनै गाउँ सहर छैन नसोधेको नखोजेको कुनै गाउँ सहर छैन महेन्द्र केसीजी लमजुङ्गा मुक्तकार उहाँकै मुक्तक मैले तपाईँहरू समक्ष राखेँ अबको क्रममा श्रोता मसँग मुक्तक सन्तोष अम्गाईजीको रहेको छ सन्तोष अम्गाईजीले आजका मुक्त खराबहरू मैले जति कार्यक्रममा तपाईँहरू समक्ष राखिरहेको छु दक्षिण कोरियाबाट एकै ठाउँ पोको पारेर कोसेली पठाउनु भएको थियो सन्तोष समगाईजीको नै मुक्ताक अबको क्रममा म राख्दैछु हलो सहित गोरु धान्ने जुवालाई हेर हलो सहित गोरु धान्ने जुवालाई हेर असिनाको चोट सहने पालुवालाई हेर जवानीमै धेरै दुःख पाएको छु भन्छौ तिमी दुःख बुझ्न असक्त र पिथुवालाई हेर दुःख बुझ्न असक्त र विधुवालाई हेर यस्तो त है मुक्ताक सन्तोष अम्गाईजीको मुक्ताक नामजुङ दुई गोर्खा उहाँको घर हो अर्को मुक्ताक सन्तोषजीको नै म लिन्छु दाजुभाइको आत्मीयता टुटाएर के पाउँछौ दाजुभाइको आत्मीयता टुटाएर के पाउँछौ अरे आमाको अस्मिता लुटाएर के पाउँछौ चार बड छत्तिस जातको साझा यो फुलबारी सङ्घीयताको नाममा देश फुटाएर के पाउँछौ संख्याताको नाममा देश फुटाएर के पाउँछौ सन्तोष अम्गाईजीका बडा चोटिला दुई मुक्त खरबहरू मैले तपाईँहरू समक्ष राखेँ अब भने श्रोता हामी अर्को एउटा गीत सुन्नुहोला मसँग मुक्तक रोदुङ सुसन्जीको रहेको छ रोदुङ सुसन्जीको घर ताम्लिचा साथ उदयपुर हो हाल उहाँ दक्षिण कोरियाको हामानगुन छिरुवन सहरमा हुनुहुन्छ अलिक अप्ठ्यारो लाग्यो कोरियन भाषा ठाउँको नाम त यति अप्ठ्यारो छ भाषा झनै अप्ठ्यारो छ कसरी दिन कटाउनुहुन्छ कसरी काम गर्नुहुन्छ कसरी मन बुझाउनुहुन्छ तपाईँहरू म अचम्ममा पर्छु तपाईँहरू सम्पूर्ण परदेशी मित्रहरूलाई मेरो सलाम कार्यक्रमबाटै रोदुङ सुसन्जीको पनि मलाई दुईवटा मुक्तक प्राप्त भएको थियो रोदुङ सुसन्जीको एउटा मुक्तक यसअघि नै मैले कार्यक्रममा बोलेको हुनाले उहाँको एउटा मुक्तक मात्रै मैले आजलाई राख्न चाहे रोदुङ सुसन्जीका मुक्त खराबहरूसँगै हामी अर्को एउटा गीत पनि राख्नेछौँ श्रोता अबको क्रममा रोदुङ सुसन्जीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई भोजन झुपडीमा सन्तुष्टि गाँसमा हुनुपर्छ भोजन झुपडीमा सन्तुष्टि गाँसमा हुनुपर्छ सदैव सुरक्षित महसुस बासमा हुनुपर्छ बा भन्नुहुन्छ बाबु तिमी यस्तो मान्छे बन्नु जीवन चर्चामा मृत्यु इतिहासमा हुनुपर्छ जीवन चर्चामा मृत्यु इतिहासमा हुनुपर्छ मृत्यु पनि मान्छे पनि मान्छे पिछे फरक हुँदो रहेछ देशभक्त छोरो मर्दा देशै रुँदो रहेछ देशभक्त छोरो मर्दा देशै रुँदो रहेछ बाट आँसु होइन माया बग्दो रहेछ आँखाबाट आँसु होइन माया बग्दो रहेछ शोकसँग वेदनाको पुरी चल्दो रहेछ शोकसँग वेदनाको पुरी चल्दो रहेछ मृत्यु पनि मान्छे पछि फरक हुँदो रहेछ मृत्यु पनि मान्छे पिछे फरक छ छोरो मर्दा त्यसै छ छोरो मर्दा त्यसै रोतुङ सुसन्जीका मुक्त यो गीत मैले तपाईँहरू समक्ष राखेँ छोटो छोटो गीत सुनाउँदै धेरै धेरै मुक्तक सुनाउँदै अनि म पनि कम्ती कम्ती भुल्दै यहाँसम्म आइपुग्दा कार्यक्रम मुक्तक मालाको निर्धारित समय सकिन लागेछ आजको यो कार्यक्रममा मुक्तक एकै ठाउँ राखेर हामीलाई पठाउनुभयो सन्तोष अम्गाईजी तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै कार्यक्रम मुक्तक मालामा आज मैले जो परदेशी साथीहरूका मुक्तक राखेँ तपाईँहरूको मुक्तक यात्रा अझ चुलियोस् तिखारियोस् निखारियोस् हामी कामना गर्छौँ आजको कार्यक्रम श्रोता तपाईँहरूलाई कस्तो लाग्यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई पनि मुक्तक पठाउन मन लाग्छ मन लागियो भने प्रतिक्रिया दिन मन लाग्यो भने हामीलाई सम्झन सक्नुहुन्छ कार्यक्रम मुक्तक माला रेडियो भिजन एकानब्बे दशमलव छ मेघार्च बद्रपुर रोड झापा त्यस्तै हाम्रो mail ID Muktak e Mala at the rate Gmail dot com M U K T A K Muktak